युएको जेलमा रहेका बमलाई रिहाई गर्न प्रधानमन्त्रीको पहल तत्काल राजदूतलाई बोलाएर प्रक्रिया अगाडि बढाउने युएका उप प्रधानमन्त्रीको आश्वासन पश्चिम सेती आयोजनाको प्रक्रिया अगाडि बढ्यो समझदारी पत्रमा हस्ताक्षर भएको झण्डै चार वर्षमा विद्युत प्राधिकरण र थ्री गर्जेज बीच हस्ताक्षर सुदूरपश्चिमका दुई सहित तीन जिल्लाका बालबालिकालाई मासिक भत्ता वितरण गरिने डोटीको बाढी पीड़ितको गुनासो प्रधानमन्त्रीले खप्तर देखे तर पीड़ितको बस्ती देखेनन् र डडेलद्रामा साक्षर गाविस घोषणा अभियान तीव्र साक्षर गाविसको संख्या नौ पुग्यो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति प्रधानमन्त्री Mohammed bin Rashid al Maktoum बीच भेटवार्ता भएको छ हिजो दिउँसो स्वदेश फर्कनु अघि दुवैमा भएको भेटमा प्रधानमन्त्री दाहाल र उपराष्ट्रपति मोक्तोम बीच द्विपक्षीय हित र आपसी सम्बन्ध बारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले बेलुका जारी गरेको विज्ञप्तिमा उल्लेख छ भेटमा प्रधानमन्त्रीले युएको जेलमा रहेका नेपाली कामदार अमर बहादुर बमलाई आम माफीसहित नेपाल पठाउने व्यवस्था गर्न उपराष्ट्रपति समक्ष विशेष आग्रह गर्नु भएको थियो प्रधानमन्त्रीको आग्रहपछि उपराष्ट्रपति मोक्तुमले आफूले तत्कालै राजदूतलाई बोलाएर बारे प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभएको थियो प्रधानमन्त्रीले जलविद्युतका क्षेत्रमा लगानी गर्न उपराष्ट्रपति मोक्तुमको ध्यान आकर्षण गराएका थिए त्यस अवसरमा प्रधानमन्त्रीले युएमा कार्यरत नेपाली कामदारले भोगेका समस्या र युए सरकारसँग गरेका अपेक्षाबारे उपराष्ट्रपतिको ध्यान आकर्षण गराएका थिए समझदारी पत्र अर्थात एमओयूमा हस्ताक्षर भएको करिब चार वर्षपछि पश्चिम सेती जलाशय आयोजना अघि बढ़ाउन नेपाल र चिनिया कम्पनी बीच संयुक्त हस्ताक्षर जेबीए भएको छ नेपाल विद्युत प्राधिकरण र China three Gorges international corporation बीच साँझ जेबीएको मसौदामा हस्ताक्षर भएको हो जेबीमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घेसिङ र चाइना थ्री गर्जेसको एज्युकेटिभ भाइस प्रेसिडेन्ट युआन जिम्माओले हस्ताक्षर गरेका छन् जेडीए पछि आयोजना बनाउनका लागि कम्पनी स्थापना गर्ने बाटो खुला भएको छ दुवै संस्थाको संचालक समितिबाट स्वीकृत भएपछि जेबीए कार्यान्वयनमा आउने भएको छ दुई संस्थाको संचालक समितिले अनुमोदन गरेपछि कम्पनी स्थापना भएको छ चार वर्ष अघि भएको एमओयू अनुसार पश्चिम सेटीमा थ्री गर्जेसको पैसठी विद्युत प्राधिकरणको पच्चीस र स्थानीय बासिन्दाको दस प्रतिशत सेयर हुने गरी लगानी संरचना तयार गरिएको छ आयोजनाको कुल अनुमानित लागत एक अर्ब साठी करोड़ डलर रहेको छ जस अनुसार सत्तरी प्रतिशत कर्जा र तीस प्रतिशत सो लगानी हुनेछ जस अनुसार विद्युत प्राधिकरणले सो बापत पन्ध्र अर्ब रूपियाँ जति लगानी गर्नुपर्ने भएको छ उनीहरूले गरेको सम्भाव्यता अध्ययन अनुसार खर्च पुँजीमा लगानी गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिनेछ यस्तै नेपाल राष्ट्र बैंकले थ्री गर्जेजलाई आयोजनाको प्रारम्भिक काम थाल्नका लागि आवश्यक लगानी ल्याउन स्वीकृति दिनुपर्ने भएको छ थ्री गर्जेजको प्राविधिक टोलीले विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार गरिसकेको छ डीपीआर अनुसार आयोजनाको जडी क्षमता घटेर छ सय मेगावाटमा सीमित हुने भएको छ थ्री गर्जेजले गरेको सम्भाव्यता अध्ययनले आयोजनाको क्षमता एक सय पचास मेगावाटबाट मेगावाट घटेको देखिएको छ उसले आयोजना जटिल क्षमता छ सय मेगावाट मात्र हुने जानकारी गराएको छ यसअघि अस्ट्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेशन स्मेकले पश्चिम सेतीको जडित क्षमता सात सय पचास मेगावाट बनाएको थियो त्रिकर्जेसका अनुसार आयोजनाको क्षमता घट्नुमा जलप्रवाह कम हुने मुख्य कारण रहेको देखिएको छ नेपाल आउनु अघि जलाशयुक्त विद्युत आयोजनाको विद्युत खरिद बिक्री दर पीपीए आयोजनाबाट प्रभावित स्थानीय बासिन्दालाई पुनर्वास र पुनस्थापनाको व्यवस्था प्रसारण निर्माणका विषयमा सरकारको तयारीको विषयमा जानकारी मागेको छ आयोजना अघि बढाउन दुई हजार तीन हेक्टर क्षेत्रफल अधिग्रहण गर्नुपर्ने देखिएको छ यसै गरी आयोजना सम्पन्न भएपछि विद्युत आपूर्तिका लागि आवश्यक चार सय केभी क्षमताको पाँच सय किलोमिटर लामो प्रसार लाइन र सोको निर्माणका लागि आवश्यक राइट अफ वेमा व्यवस्थापनमा ठूलो समस्या हुने देखिएको छ आयोजना सुदूरपश्चिमका डोटी डडेलधुरा बैतडी र बझाङ जिल्लामा पर्दछ सरकारले गरिबीको सूचकाङ्कमा पिछडिएका थप तीन जिल्लाका बालबालिकालाई बाल पोषण भत्ता वितरण गर्ने भएको छ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले स्थानीय निकाय मार्फत रौतहटका साथै सुदूरपश्चिमका दुई जिल्ला छम र बझाङका सबै समुदायका बालबालिकालाई मासिक चार सय भत्ता वितरण गर्न लागेको हो पाइलट प्रोजेक्टका रूपमा शुरू गरिएको सो कार्यक्रम अन्तर्गत ती जिल्लाका बालबालिकाले यही मागदेखि आगामी असारसम्मको भत्ता पाउने भएका हुन् तीन जिल्लाका पाँच वर्ष मुनिका झण्डै चौरासी हजार बालबालिकाले पोषण भत्ता पाउने विभागका महानिर्देशक अनिल कुमार ठाकुरले बताएका छन् आमाबुवा मध्ये कुनै एकजना औपचारिक रूपले कुनै संघ संस्थामा जागृत भए वा उद्योग व्यवसाय गरेका भए तिनका बालबालिकाले पोषण भत्ता नपाउने विभागका निर्देशक शालिकराम रिजालले बताएका छन् बालबालिकाको पोषणमा सुधार ल्याउन पोषण भत्ता वितरण गर्न लागि महानिर्देशक ठाकुरको भनाइ छ कर्णाली अञ्चलका साथै गरिबीको सूचकाङ्कमा अति पछाडि परेका अछाम रौतहट र बझाङका बालबालिकामा पोषण को स्थिति ज्यादै दयनीय रहेको विभिन्न अध्ययनले देखाएका छन् लक्षित वर्गबारे बाहेक अन्यले भत्ता नपाउन भन्नका लागि बालबालिकाका आमा बुवाले आफू कुनै जागिर व्यवसाय व्यापारमा संलग्न नभएको सो घोषणा गरी नगरपालिका वा गाविसमा निवेदन दिनुपर्नेछ विभागले पोषण भत्ताका लागि यही माघ मसान्तसम्म गाविस र नगरपालिका मार्फत नाम दर्ता गर्न आह्वान गरिसकेको छ भत्ता वितरणका लागि यही महिनाभित्र सम्बन्धित जिल्लामा कार्यक्रम सञ्चालन गर्ने विभागको तयारी छ माघ मसान्तसम्म निवेदन दिने बालबालिकाले यही महिनादेखि भत्ता पाउनेछन् भने आगामी फागुन महिनामा आवेदन दिनेले आगामी चैत महिनादेखि पोषण भत्ता पाउनेछन् पोषण भत्ता बैंक मार्फत मात्र वितरण गरिनेछ बैंकको पहुँच नपुगेका क्षेत्रमा भने सम्बन्धित गाविसलाई शिविर सञ्चालन गरेर भत्ता उपलब्ध गराउने भएको छ भत्ता बाबतको रकम दुरूपयोग हुन नदिन बालबालिकाको आमालाई मात्र भत्ता उपलब्ध गराइनेछ चालू आर्थिक वर्षको दोस्रो चौमासिकदेखि मात्र कार्यक्रम शुरू भएकाले दोस्रो चौमासिकको अन्तिम दुई महिनाको भत्ता र तेस्रो चौमासिकका लागि चार महिनाको भत्ता एकमुष्ट उपलब्ध गराइनेछ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च इन्टरनेटमा radio unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ गत वर्ष आएको बाढ़ीका कारण ठूलो क्षति बिहोरेका डोटीको दौड र तोलिनीले अझै राहत पाउन सकेका छैनन् दुई हजार बहत्तर साल साउन पच्चिस गति आएको बाढ़ीका कारण छेत विच्छेद भएका दौड़ र तोलिनी गाविसका जनता अझै राहत पाउने आशामा दिनरात कुरिरहेका छन् एक्कासी आएको अविरल बाढ़ीले एकै घरका पाँचजनाको ज्यान लियो गरी खाने जमिन जग्गा बगाएर लग्यो आफ्नै परिवारका पाँचजना सदस्य गुमाए त्यो पीड़ाले अझै मन झस्काउँछ सोच्न समेत सकिँदैन दौड़का बाढ़ी पीड़ित डम्बर विष्टले भने ती दिनहरू कहिले र कसैलाई नआओस् उनी सम्झन्छन् जीवन निर्वाह गर्न समेत गाह्रो बनायो सामान्य क्रियाकाज खर्च पाएको थिए त्यसपछि कोही फर्केर आएनन् विष्टले दुखेसो गरे गोठमा सुतेको अवस्थामा एक्कासी आकाश मडारिएर आयो झसङ्ग भ्युझे माथिबाट ढुङ्गा मुडा बगेर आए कसैलाई ब्युझाउन नपाए आफू भागेर बाँच्न सफल भए उनले भने एकै रातमा पाँच जनाको एकै चिहान भयो आफ्नो पुरै खेत बगायो सुकुम्बासी बनायो उनले भनेका छन् विष्टको मात्रै होइन बाढीकै कारण एकजना अर्का स्थानीयवासीको मृत्यु भयो भने पन्ध्रजना घाइते भएका थिए त्यहाँका बासिन्दाका पैसठी घर भत्किएका थिए भने अझै चार सय आठवटा घर जोखिममा रहेका छन् गाउँलेका एकहत्तर गोठ भत्किए भने एक सय छहत्तर गोठ अझै जोखिममा रहेका छन् उक्त बाढ़ीले चौपन्नवटा पानीघट्ट एक सय तीन गाई भैँसी छवटा झोलङ्गी पुल आठवटा विद्यालय भवन र त्रिपन्न हजार रोपनी खेत सहितको जमीन बगाएको दौड़ तोलिनी गाविसका बाढ़ी र पहिरोले पारेको प्रभाव तथा आवश्यकता पहिचान प्रतिवेदनमा उल्लेख गरिएको छ जिल्लादेवी प्रकोप उद्धार समितिमा पेश गरिएको प्रतिवेदन दुई हजार बहत्तर साल मंगसिर नौ गते प्रधानमन्त्री कार्यालयमा बुझाउँदा समेत स्थानीयवासीले कुनै राहत नपाएको दौड़ तोलिने बाढी पीड़ित संघ समिति संयोजक बहादुर सिंहले बताएका छन् दौड़का स्थानीय एवं बुद्धिजीवी तेज बहादुर डुम्रेलले हालका प्रधानमन्त्रीले दौड़ तोलिनी नजिकै रहेको खप्तर देख्नुभयो तर बाढ़ीग्रस्त दौड़ तोलिनी नदेखेकोमा गुनासो गरेका छन् बाढ़ीले बगाएका संरचना समेत नबन्दा स्थानीयवासी जनसमस्यामा परेका छन् भने छवटा बगाएका जलविद्युत आयोजना नबन्दा अन्धकारमा बस्नु परेको दौड़ तोलिनीका स्थानीय बासिन्दाको भनाइरहेको छ एक वर्ष बितिसक्दा समेत सरकारले आफ्ना समस्यालाई सम्बोधन नगरेकोमा समेत त्यहाँका स्थानीयवासी आक्रोशित बनेका छन् साक्षर गाविस घोषणा अभियान तीव्र रूपमा चलिरहेको छ अठार गाविस र दुई नगरपालिका रहेको जिल्लामा साक्षर गाविसको संख्या नौ पुगेको छ कैलपलमण्डौ गाविस हिजो साक्षर घोषणा भएसँगै यो संख्या नौ पुगेको हो कैलपलमण्डौ गाविसको सान साक्षर गाविस हाम्रो पहिचान भन्ने नाराका साथ हिजो एक औपचारिक कार्यक्रमका बीच गाविसलाई साक्षर घोषणा गरिएको हो साक्षरका लागि तोकिएका बाह्रवटा मापदण्ड मध्ये गाविसले न्यूनतम सातवटा मापदण्डहरू पूरा गरेर गाविसमा रहेका पन्ध्रदेखि साठी वर्ष उमेरका कुल जनसङ्ख्या तीन हजार चौरानब्बे मध्ये तीन हजार चौध जना साक्षर रहेको पाइएपछि गाविसलाई साक्षर घोषणा गरिएको गाविस सचिव नारायण दत्त भट्टले जानकारी दिएका छन् साक्षर घोषणा कार्यक्रमको सभापतित्व गाविस सचिवले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंह र विशिष्ट अतिथि जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्री रहेका हाम्रा कैबल मण्डल सम्वाददाता टंकराज पनेरूले जानकारी दिएका छन् दार्चुलाको लेकाली भेगमा परेको हिमपातले अझै जनजीवन कष्टकर बनेको छ दोहो क्षेत्रमा यसपटक बढी हिमपात भएको हो सधैँ हिमपात भइरहने बस्तीमा चौध वर्षपछि यसपालि बाक्लो हिमपात भएको हो यति धेरै वर्षपछि बाक्लो हिमपात भएको यो पहिलो पटक हो धौलाकोट सारका धनपति धामीले भनी पहिला दुई तीन वर्षको अन्तरमा हाम्रो बस्तीमा यसरी नै हिमपात हुन्थ्यो दुई हजार साठी साल यता धौलाकोट क्षेत्रका बस्तीमा हिमपात हुनै छाडेको थियो अहिले लामो समयपछि हिमपात भएकाले चिसो महसुस भएको छ उनले भनेका छन् दुहु क्षेत्रका धारी हिकिला पिपलचौडी हुती धौलाकोट राप्ला र व्यास गाविसमा आइतबार बाक्लो हिमपात भएको थियो लामो समयपछि हिउँदे वर्षसँगै बाक्लो हिमपात भएकाले यो वर्ष अन्य प्राकृतिक प्रकोप नभए खेती किसानी राम्रो हुने कृषकको बुझाइ छ बिउ छरेको लामो समयपछि हिउँ परेकाले खेतीलाई प्रशस्तै पानी पुग्ने भएकाले यसपालि फल पनि राम्रै पाउने किसानहरूले आशा गरेका छन् अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले गत वैशाखमा यार्सा गुम्बा संकलकहरूबाट उठाएको रकम सार्वजनिक गरेको छैन तीन प्रकारका परिचय पत्र जारी गरी संकलन गरिएको रकम आठ महिना बित्दा समेत सार्वजनिक नभएको हो जिल्लाको राप्ला ब्यास सितोला गुल्जर घुन्सा र खण्डेश्वरीमा यार्सा गुम्बा संकलकहरूबाट रकम उठाइएको थियो संरक्षण व्यवस्थापन परिषदको गत भदौ अन्तिम साता भएको बैठकले तत्काल हिसाब मिलान गर्ने निर्णय गरे पनि हालसम्म संरक्षण परिषदका अध्यक्षहरूले रकमको हिसाब नबुझाएका हुन् अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका निमित्त संरक्षण अधिकृत चन्द्रबहादुर चन्दका अनुसार हालसम्म राप्ला एकदेखि पाँच नम्बरको समूहले उठाएको अडचालिस हजार रूपियाँ र घुसा गाविसको वडा नम्बर छदेखि नौसम्मको समितिले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 सेती आयोजनाको प्रक्रिया अगाडि बढ्यो समझदारी पत्रमा हस्ताक्षर भएको झण्डै चार वर्षमा विद्युत प्राधिकरण र थ्री गर्जेज बीच हस्ताक्षर सुदूरपश्चिमका दुई सय तीन जिल्लाका बालबालिकालाई मासिक भत्ता वितरण गरिने डोटीको बाढी पीडितको गुनासो प्रधानमन्त्रीले खप्टर देखे तर पीडितको बस्ती देखेनन् र डडेलधुरामा साक्षर गाविस घोषणा अभियान तीव्र साक्षर गाविसको संख्या नौ पुग्यो समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot इनबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै बिबिसी नेपाली सेवाको बिहानी पका सुन्नु सक्नुहुनेछ मलाई भने बिदा नमस्कार